नमस्कार नमस्कार नमस्कार हार्दिक स्वागत छ अभिवादन छ कार्यक्रम जस्तो फर इन्जोय हो अनि दुलुवागातीले चाहिँ यो जस्तो फर इन्जोयलाई हाँसी मजाक केन्द्र बनाइदिएको छ कसो हो राजनाति हेर अब मुसुक्क हाँस्दै सहयोग गर्ने नाति चिनिहाल्नु भयो राजनाति भनिदिइसके म ढुलु आवाजे टक्क छु अबको चाहिन्जोमा करिब करिब बाह्र बजीसम्म तपाईँ हामी सबैजना सँगै बस्नुपर्छ सँगै बसी के भन्छ रमाइलो कुराकानी गर्नुपर्छ अब म चाहिँ मेरो जिन्दगीमा भएको रमाइलो रमाइलो घटनाहरू चाहिँ नि तपाईँलाई चाहिँ दिल खोलेर बताउँछु अनि त्यसपछि त्यही कुरालाई चाहिँ नि तपाईँले सुनेर हाँसी मजाक चाहिँ नि गर्नुहुन्छ भन्ने उद्देश्य चाहिँ नि मेरो रहेको छ डुल्बेबाजे फेरि अब चाहिँ बुढो भयो भने एकदम रमाइलो रमाइलो कुरा गर्न चाहिँ एकदम दिल खोलेर कुरा गर्ने खालको मान्छे भने क्या म चाहिँ कसो राजनाथी त्यही भएर अब एउटा नराम्रो बानी छ राजनाथीलाई पनि थाहा छ के हो भन्ने कुरो दुर्गाबाजेले चाहिँ सुरुमा एकदम मिठा मिठा गीत सुन्न खोज्छन् भन्ने कुरो राजनाथीले पनि फ्याट्टैसँग बुझिसकेका छन् आजभोलि त्यो भएर अब नराम्रो बानी छ भन्दै पुग्छ अब राजनाथीले चक्क चाहिँ नि सुरु गरिसक्यो बजाउनलाई योगा ट्याक्स पछि ट्याक्सपछि जाने कुराकानी अगाडि बढाउँला کلس کی सी कस्तो लाग्यो मेरो स्वर फर्स्ट क्लास हुने यो गीत चाहिँ बोल्यो यो गीत उबाट ल्यायो कि नि अल्लाहले फिल्मबाट हो भयो के भन्दाखेरि नाति भर भर यो अल्लाहले फिल्म चलेको बेलाको एउटा तपाईँले घटना भर भर चाहिँ नि पाहाडबाट आएको म हाम्रो दुई तिनजना बुढाहरू मिलेर ल अल्लाह बल्लारेको फिल्म चल्यो भने ल हेर्न जानु पऱ्यो भनेर त्यो सिनेमा घरमा गएको क्या हुन्छ भन्दा त यो फलानु चलचित्र मन्दिरमा भन्दा रहेछ के को नि मन्दिर हुन्थ्यो मन्दिर भए त देउताहरू हुन्थ्यो होला होइन अनि फलानु चलचित्र मन्दिरमा भनेपछि अब त्यो मन्दिरको देउता भनेको हिरो हिरोइन हुँदो रहेछन् भन्ने कुरो हामीले त्यति बेला बुझ्यौँ अनि यो अल्लाह रे भन्ने फिल्म चाहिँ नि हेर्न गएको अनि टिकट काट्ने बेलामा चाहिँ नि के भन्नु भन्दाखेरिमा ए बाजे लौ न अब कस्तो टिकट दिउँ भनेर भने तिनीहरूले अनि हामीले पनि है ले न जुन राम्रो छ त्यही ल्याऊ भनेर भन्यौँ टिकटैको कुरा हो अब अहिले पो थाहा भयो त अब त्यो के अरे फर्स्ट क्लास स्पेसल बालकुनी डिसी हुँदैन रहेछ क्या हामीलाई त्यो कुरो के थाहा भयो हेर्नुहोस् अब टिकटका चाहिँ प्रकार धेरै धेरै हुँदा हामीले जुन राम्रो छ त्यही ल्याऊ भन्यौँ त्यो भनेपछि हो हलवालाले त्यति बेला हामीलाई बालकुनेको टिकट दिएको रहेछ महँगो टिकट दिएको रहेछ क्या बालकुने भन्दा नि माथि अझ डिसी कि के भन्थ्यो त्यसमा टिकट दिएको रहेछ त्यो देशी हामी चाहिँ टक्क टिकट बोकेर गयौँ गयौँ गयौँ गयौँ अनि टक्क गेटमा पुग्छौँ त्यो गेटमा एउटाले फ्याट च्याट दिन्छ बा अनि त्यो पनि रिसलाई कन्ट्रोल गरेको छु क्या मैले फेरि ठिकै छ अब यसको चाहिँ नि बुद्धि बिग्रेको अब यो मेरो एउटा टिकट काटेर त यसलाई चाहिँ शान्ति मिल्छ नि मिलो मिलोस् भनेर फेरि गयो अर्को काट्नलाई अर्को काटेर आएको फेरि त्यसले च्याप्चा बा अनि भिजौ हो लो होइन यसले किन नि खोज्यो लो भइगयो एकचोटि ल भन्यौँ फेरि अर्को काट्न गयौँ अनि दुई तिनपल्ट काट्न गएको टिकट टिकट काट्नु गयो भने ए बाजे के गराइयो यो जतिखेर आहा टिकट काटे महँगो टिकट काटे कहाँ टिकट काटे कहाँ भन्छन् अनि मैले पनि भने हेर भाउ यो गेटा कस्तो चाहिँ निमोठेको मान्छे राखेर चाहिँ तिमीले भने जति टिकट लिएर गयो च्यातेर भए छोड्छ भनेर चाहिँ मैले भने त्यो भएपछि उसले बुझाएको कुरो हेर्नुहोस् बाजे त्यसको कामै टिकट च्यात्ने हो तपाईँहरूलाई मैले दिएको यो चाहिँ नि बाह्र च्याप्ट च्यात्र एउटा उसले राख्छ एउटा तपाईँले राख्नुहुन्छ यो चाहिँ कति मान्छे भित्र छन् भन्दा उसले त्यो टिकटबाट गनेर मान्छे गनेर बल्ल टिकट चेक गर्छ भनेर भने त्यसपछि बिचरा त्यो टिकट काट्नेले पहिला फोकटमा काटेको टिकट चाहिँ फिर्ता दिएको है हामीलाई किनभने अब थाहा नभएर काटेको सोझा मान्छे भएर त्यो फिर्ता दिएँ फिर्ता दिइसकेपछि के हो भन्दाखेरि भित्र त गइयो भित्र गएको त उसले के भन्छ भन्दा त्यो टिकट चेक गरिदिने ल बाजे तपाईँहरूको यो टिकट रहेछ महँगो टिकट रहेछ सबभन्दा पछाडि गएर हेर्नुहोस् त भनौँ बा अनि हामी फेरिदिन्छौँ ए टिकट काट्ने बेलामा चाहिँ एकदमै चाहिँ नि महँगो काट्ने हँ अहिले चाहिँ झन् पछाडि गएर बस्नु नि हामी अगाडि बसेर हेर्छौँ ल भनेर मजाले अगाडि बसेर हेरियो पछि पो बाहिर निस्केपछि थाहा पाएको त काँडो हुनु त्यो अगाडि बस्ने टिकट त सस्तो हुँदो रहेछ पैसा धेरै तिरेपछि त पछाडिबाट जति पछाडिबाट हेऱ्यो उतिर आउँदो रहेछ क्या सिनेमा अनि चाहिँ कसो राम ती केही थाहा भएको हुन्छ भने के ओहो अनि एउटाले चाहिँ के भन्नु भन्दाखेरि यो हजुरबा अब नयाँ तवरले कृषि गर्नु पऱ्यो भनौँ लौ नि त लौ गर कसरी गर्दैछ नयाँ तरिका भनेको त अब मान्छेहरू जे कुराको लागि नि पत्रिका पढ्ने भयो हेर्नुहोस् बाजे अहिले विदेश जानु पऱ्यो फलानु ठाउँमा चाहिँ नि यस्तो यस्तो भएको उस्तो भएको यो सुविधा ड्युटी फ्री के के फ्री यस्तो हुने त्यो हेरेर विदेश जाने त्यही भएर अब यहाँ रोपाइ गर्नको लागि पनि मैले त पत्रिकामा चाहिँ नि दिएर आएँ भनौँ उसले के लेख त्यसले के दिस्छ भने सोध्दा त ड्युटी समयमा खानासहित रोजगारको सुवर्ण अवसर अरे है टाइटल चाहिँ उसको आवश्यक कामदार पचासजना पाँच हली दस लाठे पैँतिस रोपार ड्युटी समय बिहान दस बजीदेखि बेलुका छ बजीसम्म मात्रै तलब हलीलाई रु ए के अरे एन एनआर के भन्छ नि नेपाली एनआर सात सय लाठे यहाँनिर पाँच सय पचास रोपर चार सय अन्य सुविधा खाना खाजा र अन्य सुविधा चाहिँ ड्युटी समयभित्र मात्रै अनि योग्यता आफ्नो नाम भन्न सक्ने भए हुने अनुभव सम्बन्धित काम गरेको चाहिने पहिला पनि काम गरेको प्रमाणपत्र नचाहिने तर मुखले भने पनि हुने वेबसाइट के भन्छ त्यो माटोको चाहिँ माटोको चाहिँ डल्ला डल्ला डल्ला डट रोपाई डट कम सिट सीमित भएको त्यो दिन त सम्पर्क गर्नुहोस् भन्ने हो नि त क्या भगवान् यो कृषिमा पनि के भन्छ अब यो अत्या अत्याधुनिकीकरण कि के भन्छ अरे नाति ए अत्याधुनिकरण अँ अत्याधुनिकरण अनि त्यसपछि के हो भन्दाखेरि घटना त हो नि हनुमान भगवान्ले बिचरा राम भगवान्लाई फोन गर्नुभयो स्वर्गतिर अनि हनुमानको फोन जाने बित्तिकै रामले हेलो भन्नुभयो अनि हनुमानले भने भगवान् म अब यो धरतीमा भन्न सक्दिनँ भन्नु भने अनि त्यसपछि रामले उताड भन्नु होइन हनुमान के भयो झन् सबैले हामीलाई पूजा गर्छन् आदर गर्छन् किन चाहिँ धरतीमा नभने बस हुरु मन्दिर मात्रै भनेर भन्नुभयो अनि हनुमानले भने पहिला मान्छेहरू भुइँमा सुतेर मेरो प्रार्थना गर्थे भगवान् त्यसपछि अलिकति झुकेर गर्न थाले त्यसपछि उभि उभि सलाम गर्न थाले आज त अति भनी भगवान् भन्नु भन्नुभयो हनुमानले अनि राम भगवान्ले भन्नुभयो होइन के के अति भयो आज भनेर सोध्नुभयो यता हनुमानले भन्छन् भन्छन् के भन्छन् भन्नु हनुमानले भने हेर्नुहोस् भगवान् आज मन्दिरको एउटी केटी आई थिम थिम थिम पर्दै आई अनि नजिकै आएर मेरो मूर्तिमा ट्याक्क हातले छो छुँदै भनिन् हाई हनु वाट्सएप किन यसरी मुख फुलाएर बसेको यार बिकुल लाने कि बिचरा अब हनुमानको पनि व्यथा त्यस्तो त हेर्नुहोस् अब संसार जति पनि हुन्छ अब के भन्छ पुरै बिर्सेकै फेरि क्या नि हो संसारमा कति घटना हुन्छ कति हुन्छ त्यस्तै चाहिँ एक दिन चाहिँ नि हनुमानकै कुरो गरौँ न होइन अब हनुमानकै कुरो आइरह हनुमान टक्क हातमा चाहिँ नि गदा बोकेर ढिङ ढिङ ढिङ ढिङ ढिङ धरतीमा हिँड्दै गए हिँड्दै गए अनि दुई चारजना मूर्ख मान्छेहरूसँग भयो हनुमानको भेट भयो अनि हनुमानले चाहिँ नि भेट भइसकेपछि उसले भने ओ हेर मुख फुलाएको बाँदर भन्यो भने एउटाले अनि हनुमानले चुप म हनुमान हो बाँदर भन्छस् भनेर मार गाली गरेँ अनि त्यो भइसकेपछि उसले अर्कोले भने ए त हनुमान भनेर खेचित्ता आएको अनि उसले भन्यो म हनुमान नै हो भनेर भनेपछि अनि उनीहरूले भने कि ल त हनुमान होस् भने हनुमानले त छाती चिरेर चाहिँ नि राम्रो नि सित देखाउन सक्दैन त देखा त भने हनुमान पनि के काम देखाउँछु भने त छाती यस्तो चिरेर छोड्न मात्रै लाथे अनि राम भगवान् चाहिँ अलिकति ट्याक्क त्यो चिर्ने बित्तिकै फुत्रुक्क बाहिर निक्लेर हनुमानलाई एक झापड कसेर त्यसपछि हनुमानले भन्यो प्रभु किन पिट्यो मलाई यसरी यो मुर्खहरूले चाहिँ नि यसरी चाहिँ नि राम भगवान्लाई सीतालाई देखा भने पो खोल्ने त सिरिया त छाती भनेको थिएँ राम भगवान्ले फेरि अर्को थप्पड गालामा हानेर भन्नुभयो तँलाई मूर्ख जति बेला पायो त्यति बेला जसले जे भन्यो त्यति बेला छाती छातीतिर राख्दा देखाउँछस् बल्ल बल्ल बल्ल आज धेरै दिनमा फकाएर सीतालाई डेटिङ लाँदै थियो त्यही पनि देखायो अझले रे कुरो त्यस्तो हो अनि एउटा केटाले एउटा नम्बरमा फोन गरौ त भन उताबाट कुनै लेडिज मान्छेको आवाज सुन्ने बित्तिकै भन्यो हाई दार्जिलिङ के छ भनौँ उताबाट केटी मान्छेको आवाज आयो को हो भनेर सोधिन् केटाले यताबाट भन्यो तिमी त पागल प्रेमी क्या म चिनिनौ भन्यो उताबाट जब ए त हर्के हो भनेर सोधेँ यताबाट केटाले हो कसरी चिने मलाई भन्नु फेरि यताबाट जब तँ त चन्द्रको छेर होइन भन्यो अनि त्यहाँबाट केटाले भने हो भन्नु भन्यो फेरि उताबाट फेरि भन्नु त त्यो खोल्सापारी डन्डे मैलाको नाति होस् होइनस् भनेर सोध्यो उताबाट केटी मान्छेबाट अनि यताबाट फेरि केटाले भन्यो हो कसरी थाहा हो नानी भनेर सोध्यो फेरि अनि उताबाट केटीले को जवाफ आयो त्यसलाई खाते म त्यतै आमा बोल्दैछु घरमा फोन गरेर केटी चिसो जिस्कायो भन्दा चाहिँ घर त एउटा स्पक्टलाई अरे त्यसपछि सरले चाहिँ विद्यार्थीलाई सोध्नुभयो बाबु तिमी एउटा जङ्गलमा छौ अकस्मात बाघ आयो भने के गर्छौ भनेर सोध्नुभयो विद्यार्थीले भने म त रुखमा चढ्छु नि सर भन्नु भने फेरि सरले भन्नुभयो रुखमाथि नै आयो भने क्या हाल्छौ नि भनेर सोध्नुभयो सरले अनि उनले भने म त मेरो घरको भगारीमा गएर लुक्छु भने फेरि सरले भन्नुभयो भकारीमै आयो भने के गर्छौ नि भनेर भने सर म त बाथरुममा गएर लुक्छु भने विद्यार्थी उसले भने फेरि पनि आयो भने के गर्छौ नि अरे अनि त्यसपछि उसले भने म त पानीमा हम्फाल्छु नि सर भनौँ अनि फेरि सरले भन्नु पानीमा पनि आयो भने के गर्छौ नि भनेर विद्यार्थी झनक्क रिसाउँदा एकदम रिसाउँदै अरे हो सर के हो त्यो बाघ भनेर चाहिँ तिम्रो चाहिँ नि अन्त रूप चाहिँ क्या हो जतिखेर त्यसकै सपोर्टमा बोलाएको छ छ कहिले कहिले मेरो सपोर्टमा बोलेको हुँदैन अरे कसो होइन रहेछ राजनाथजी राजनाथजी मुसुक्क हाँस्दा त यति रमाइलो रम्छ भने सीमा नै छैन काले कसो हो अब राजनाथजी मुसुक्क हाँस्ने हाँस्ने बित्तिकै जाने मलाई पनि एकदम मजाको जाने जोस आउने भने जस्तो अनि के भन्छ भन्दाखेरि अब चाहिँ एउटा गाना सुन्ने बेला छ भन्ने कुरा आएको छ हो नाति ल गाना पनि गइसक्यो गानापछि छोटो ब्रेक ब्रेकपछि फेरि पनि आउला जसपालि इन्जोय सुनिरहनु होला सुसुली हल्दै हो बहिली खेल्दै हवाल रहे रहेछ प्रकृति पनि झलबन छुकिदिउँ कि सधैँभरि हो बहिनी खेल्दै हवाल गुनगुनाइरहेछ प्रकृति पनि हो रूप तिम्रो साह्रै राम्रो बोले गीत गाए जस्तो रूप तिम्रो साह्रै राम्रो बोले गीत गाए जस्तो तिम्रो मिठो स्पर्शमा लाख स्वर्ग जस्तो साउथीमा गई हो सुवास छल्दै फुल मगमा गाइरहेछ सुस्ती सुस्तारी हो जगमग गाई गलो मकसी ड्युटी से तिम्रो मनको मझेरीमा सधैँ बस बसी ड्युटी सुसिली हाल्दै ओ बहिनी खेल्दै हावाले गुनगुनाइरहेछ प्रकृति लुकी छोरी हामीलाई रहे, जुनको टिका लगाइदिउँ कि मखमली आधारमा जुनको टिका लगाइदिउँ कि मखमली आधारमा रङ्ग बदल्दै हो उमङ्ग छर्दै बादल चर्मलाइरहेछ रहेछ हो खुसीले ना

नाक कान घाँटी तथा टाउको सम्बन्धी बिरामीहरूलाई सुवर्ण अवसर यस टाँडी रत्नगर पोलिक्लिनिक पाली एवं रत्नगर मेडिसिन सेन्टर टाँडीमा वरिष्ठ नाक कान घाँटी तथा हेड एन्ड नेक सर्जन विशेषज्ञ डाक्टरद्वारा सम्बन्धित बिरामीहरूको स्वास्थ्य परीक्षण भइरहेको सहर जानकारी गराउँदछौ त्यसैले कान दुख्ने कान पाकिरहने पानी पिप बगिरहने चिलाउने कान कराउने कम सुन्ने लगातार रुगाखोकी लागिरहने नाक बन्द हुने नाकमा मासु पलाउने पुरानो भन्दा पुरानो पिनास माइग्रेन टाउको दुखी रहने सिल्का हान्ने घाँटी दुख्ने स्वर बस्ने दोहोरी रहने टन्सिलाइटिस रिङ्गटा लागिरहने आदि समस्या भएका बिरामीहरूले तुरन्त सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहोस् सम्पर्क टाढी रत्नगर पोलिक्लिनिक प्राली एवं रत्नगर मेडिसिन सेन्टर रत्नगर दुई मेन रोड टाढी चौक चितवन फोन शून्य छप्पन्न पाँच साठी तिन सय एकचालिस एम्बुलेन्स अन्ठानब्बे चार पचपन्न चौसठी दुई सय बाइस गयो जिन्दगी दोस्तै भयो त कहिले आठ पास नहुने भइस म कहिले एसएलसी पास नहुने भए त्यही त यार अब पढेर काम छैन छि छि छि छि छि हेर यी लाछीहरूको कुरो ठाउँमा गएर पढे पो पास भइन्छ भरतपुर स्थित आइओएल कलेजको सहकार्यमा सञ्चालित मेगा एजुकेसन नेटवर्कमा कक्षा पाँच पास भई छ सात र आठ फेल भएका विद्यार्थीहरूलाई कक्षा आठमा त्यस्तै कक्षा आठ पास भई नौ दस तथा एसएलसी फेल भएका विद्यार्थीहरूलाई प्राइभेट टेस्ट तथा एसएलसीमा भर्ना खुल्या छ सम्पर्क मेगा एजुकेसन नेटवर्क रत्नगर एक बकुल्लहर रोयल क्याफेको माथि फोन नम्बर शून्य छप्पन्न पाँच त्रिसठी तिन सय छयानब्बे मोबाइल अन्ठानब्बे पाँच पचास बैसठी तिन सय सतहत्तर साथमा एसएलसी पूरक परीक्षाको लागि सम्पूर्ण विषयको ट्युसन सञ्चालन भइरहेको छ पार्लर सेवा फेन्सी आइटम तथा कस्मेटिक सामग्रीहरूका लागि एक मात्र विकल्प स्नेहा ब्युटी पार्लर कस्मेटिक एन्ड फेन्सी स्टोर्स हामी कहाँ पार्लर सम्बन्धी चाया र डन्डी फोरको उपचार पार्लर सम्बन्धी सम्पूर्ण काम गरिनुका साथै सुपथ मूल्यमा ट्रेनिङ दिइन्छ फेन्सी सम्बन्धी सम्पूर्ण लेडीज आइटमहरू तथा इन्डोनेसिया र चाइनाबाट आयात गरिएका फेन्सी आइटम उपलब्ध छ कस्मेटिक सम्बन्धी सुन होइन सुन भन्दा कम छैनका ग्यारेन्टीवाला सुनका सम्पूर्ण आइटम तथा सम्पूर्ण कस्मेटिक सामग्री सुपथ मूल्यमा पाइन्छ सम्पर्क स्नेहा ब्युटी पार्लर कस्मेटिक एन्ड फेन्सी स्टोर रत्नगर दु दुई टाढी बजार राइजिङ डेभलपमेन्ट ब्याङ्कको ठिक अगाडि प्रोपाइटर लक्ष्मी गुप्ता मोबाइल अन्ठानब्बे एक बाइस शून्य शून्य सात सैतिस एसएलसी फेल भएका एसएलसी छुट भएका विद्यार्थीहरूका लागि प्राइभेट टेस्ट एसएलसी एन्ड स्पेशल एसएलसी प्रिपेरेसन क्लासमा भर्ना खुल्यो भर्ना खुल्यो कहाँ न्यू साइनिङ एजुकेसन सेन्टरमा हामी कहाँ दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाबाट स्वच्छ एवं शान्त वातावरणमा व्यवस्थापकको प्रत्यक्ष निगरानीमा लेसन प्लान अनुसार एसएलसी तथा प्लस टूको कक्षा सञ्चालन गराइन्छ साथै सम्पूर्ण तहको ट्युसन इङ्ग्लिस ल्याङ्ग्वेज एवं प्लस टूमा साइन्स पास गरी बिबिए र सिए पढ्न चाहनेहरूका लागि कम्पलसरी बेसिक कोर्स पनि गराइन्छ सम्पर्क न्यू साइनिङ एजुकेसन सेन्टर रत्नगर आठ दूरसञ्चार रोड चितवन प्रबन्धक नवीन कुमार शर्मा फोन शून्य छप्पन्न पाँच बैसठी तिन सय पचपन्न मोबाइल अन्ठानब्बे चार एकाउन्न तिरासी तिन सय चौवालिस पुनश सिसी क्यामेराको निगरानीमा पढाइ हुने जानकारी गराइन्छ गुणस्तरीय शिक्षाको लागि न्यू साइनिङ एजुकेसन सेन्टर खै के गर्ने यार एसएलसी पनि पास गर्नै सकिएन कमन यार एसएलसी पास हुन कुनै ठुलो कुरै छैन हाम्रै पूर्वी चितवनमा रहेको रोज एजुकेसन सेन्टरमा जान एसएलसी पास हुने तेरो सपना पुरा भइहाल्छ नि हाम्रा विशेषताहरू कक्षा सात आठ नौ र दस पास तथा फेल भएकाहरूले पढ्न पाइने कुनै पाँच विषय मात्र पास गरे पुग्ने साइन्स र म्याथ अनिवार्य पढ्न नपर्ने नेपाल सरकारबाट मान्यता प्राप्त साथै विश्वभरि नै मान्यता प्राप्त भएको पास गर्न सजिलो सम्पर्क रोज एजुकेसन सेन्टर खैरनी चार पर्सा चितुवन फोन नम्बर शून्य छप्पन्न पाँच त्रियासी पाँच सय चौवालिस मोबाइल अन्ठानब्बे चार पचास उनपचास दुई सय अठहत्तर र अन्ठानब्बे पाँच पचास अन्ठाउन्न दुई सय साठी आउन लाग्यो चाडबाड कविज्यू बढ्यो मनको चाहना भन्दी निस्न कहाँ किन्ने होला सुन चाँदीका गहना चाहिए गहना छनी हरे कृष्ण हरे राम सुन चाँदीको पसल आकर्षक डिजाइन विश्वासिलो नाम रहेछ साह्रै असल हामी कहाँ आधुनिक डिजाइनका रेडिमेड तथा अर्डर अनुसार सुनचाँदीका गरगहनाहरू तयार गरिन्छ साथमा पुराना गहना साटफेर तथा राशि अनुसारको पत्तर पनि उपलब्ध छ सम्पर्क हरे कृष्ण हरे राम चाँदीको पसल रत्नगर दुई हाई स्कुल रोड चाँडी प्रोपाइटर कृष्ण ढकाल सम्झौता ढकाल फोन नम्बर शून्य छप्पन्न पाँच एकसठी दुई सय बिस मोबाइल अन्ठानब्बे चार चौन्न तेइस एक सय सोह्र र अन्ठानब्बे चार एकाउन्न अन्ठानब्बे पाँच सय तिरासी टिभीएस कम्पनीका बाइक तथा स्कुटरहरू अब तपाईँकी सहर सौरा चोक टाढीमा बेटर पावर बेटर माइलेज बेटर इन्जिन बेटर ब्रेकिङ र बेटर राउन्ड पावरको लागि सम्झनुहोस् 2011 मा स्कुटर अफ द इयरबाट सम्मानित मेटल बडी भएको 110 सीसी को वेगो स्कुटर टिभीएस कम्पनीको रेसिङ टिमले बनाएको अरू बाइक भन्दा एक्स्ट्रा पिकअप र आकर्षक लुक्स भएको डबल डिस्क बाइक अपाची आरटीआर 180 सीसी 2009-2010 Bike of the Year Award प्राप्त अपासी आरटीआर 160cc साथमा स्टार सिटी 110cc र स्कुटी पेप प्लस पनि सम्पर्क चितुवन टाढी अटोलिङ प्रणाली टिभीएस अर्थराइज डिलर रत्नगर एक सौराहा चोक टाढी चितवन फोन नम्बर शून्य छप्पन्न पाँच बैसठी शून्य तेह्र पहिलो पटक ड्राइभिङ अवार्ड प्राप्त टिभीएस बाइक बाइकको यात्राको भरपर्दो साथी 哟嗬，爹地哟儿。 फेरि पनि स्वागत छ कार्यक्रम जस्ट फर इन्जोयमा जुलुवा बाजेर काल्नपारी राजनाथजीको एकदमै साथ जमिरहेको छ र यो क्रमलाई फेरि पनि अगाडि बढाउँदै जुलुवा बाजेको जिन्दगीका धेरै रमाइला रमाइला कुरा सुनिरहेको छु अस्ति आउँदै थिएँ श्रीमान श्रीमतीको गन्थन सुनियो श्रीमतीले भनिन् सुन्नु न यो छोरो बिग्रियो क्या क्यार्ने हो भन्नु भने के हो के हो भन्दा चाहिँ श्रीमानले भने पैसा जाँदाखेरि खोजेर निकाल्नु पत्ता लाँदै लान्छ कसरी पैसा लुकाउने हो म त सक्दिनँ है तपाईँको छोरालाई हा भनेर भने श्रीमानले पनि भने ए त्यसमा चिन्ता नगर तिमी त्यसको किताबको अन्तरमा लडेर पैसा राख्ने गर कहिले पनि त्यसले किताब खोल्दैन अरे हुनु पनि हो त्यो किताब चाहिँ नपढ्ने भएपछि किताबमा राखेपछि त्यो पैसा लुक्ने हो पनि एउटा कुरो गाउँदै अब जाने हो र नदी किन हो जाने त्यत्तिकै जाने मैले केही नभनिकन हाँसे पनि छैनन् गर्थेँ आज एकजनाको चाहिँ नि श्रीमती एकजना मान्छेको श्रीमती पण्डितकोमा गएर भने पण्डितजी मेरो विवाहको पाँच वर्ष भइसक्यो क्यार्नी होला भन्दा चाहिँ उनले अब अहिलेसम्म सन्तान पनि भएनन् क्यार्नी होला भन्दा चाहिँ सोधिन् पण्डितले भने म तिम्रो नाममा बद्रीनाथमा चाहिँ एउटा दियो बालिदिन्छु बद्रीनाथको कृपाले अवश्य सन्तान हुँदैछन् भनेर हो त्यसपछि दस वर्षपछि जब पण्डित चाहिँ उसको घरमा गएको उसको चाहिँ दसवटा चाहिँ बच्चाहरू एकै ठाउँमा खेल्दै गर्छन् दस वर्षमा दसवटा बच्चाहरू अनि पण्डितले भन्नुभयो ए ल राम्रो भएछ खै त यो बच्चाको बाउ खै त भनेर चाहिँ सोधे अनि उसले भनिन् अब त बद्रीनाथ जानु भएको छ त्यो तपाईँले डिउ बालिदिनु भएको छ त्यो डिउ निभाउनलाई यहाँ दादा छोडा भइसक्यो अरे जस्तो भएर इन्जोय हाँसी मजा केन्द्रमा चाहिँ नि जब हामी चाहिँ टक्क नयाँ नयाँ चाहिँ नि कुरा लिइरहेको छौँ अब पहिला जस्तो उखान टुक्का हाल्ने बेला कहाँ रह्यो अब त नयाँ आयो उखान टुक्का पनि अब पहिला चाहिँ नि के ताक परे तिवारी भन्यो भने अब अहिले त के भयो ताक परे युएसए नत्रे इङ्गे अरे अहिलेको उखान के अनि अर्को उखान के छ अब अगुल्टोले के अरे बिजुली चम्किँदा तर्सेको कुकुर अगुल्टोले हान्दा के अरे अगुल्टोले हान्दा धरा तर्सिया कुकुर बिजुली चम्काउँदा नि डराउँछ भन्छ नि त्यो चाहिँ कस्तो हो थाहा छ अब स्वास्नीको चोर्खाको लग्ने चुरा बज्दा पनि तर्सिन्छ कसै हौ दाजु साथी आकाशको फल आँखा तरी मत भन्थ्यो अब अहिले त आकाशको फल कुहिएर जान जसको कपाल छैन उसको नाम बालकृष्ण आकाशतिर खुट्टा भुइँमा जिउ बागमतीको पानीमा हर्पी गालेर पिउँ बाह्र वर्ष कुकुरले बुसा ढुङ्ग्रामा राख्यो न सिन्की न गुन्द्रुक अहिले उखान होइन भुक्ने कुकुर भुकिरहन्छ टोक्ने कुकुर सुतिरहन्छ भने जस्तो होइन त्यसपछि के भन्छ यो नाति किन यता यतातिर ध्यानै छैन यो नातिको माथि अन्त अन्त अन्त अन्त अन्त अन्त मात्र ध्यान गइरहेको छ नि यता दुर्गाबारीसँग चाहिँ यसो आई कनेक्ट गरेर चाहिँ नि कुरो गरेको बल्ल चाहिँ नि कुरोको मजा आउँछ कुरो गर्ने के भन्ने के भन्ने के भन्ने के भन्नु भने जस्तो अनि त्यसपछि कुरो के हो भने घटना के हो भनौँ न कुरो त के भन्ने म घटनै सुनाइरहेको छु तपाईँहरूले होइन अबको चाहिँ दुई चार वर्षपछि परीक्षा हलमा प्रश्नपत्र कस्तो आउला हेर्नुहोस् है अब अहिले त चाहिँ नि नाति नातिनाहरूको इक्जाम पनि चलिरहेको थियो अरे कतिपय नाति नातिनाहरूको होइन अबको पढाइ चेन्ज भइसक्यो अब समयको माग भयो भनौँ न पढाइ चेन्ज गर्नु चाहिँ समयले माग भन्नुपर्छ अबको माग भनेको अब पुरै पढाइ नै फेसबुकैमय भयो अबको दुई चार वर्षपछि परीक्षामा आउने प्रश्न सुन्दैछ प्रश्न नम्बर एक फेसबुक भन्नाले के बुझिन्छ यसका विशेषता के के हुन् यसलाई प्रयोग गर्ने विधि लेख्नुहोस् नम्बर एक प्रश्न है यो प्रश्नको तपाईँले हल गरिसक्नुभयो भने नम्बर दुईको प्रश्न लाइक र कमेन्टमा के भिन्नता छ वर्णन गर्नुहोस् भन्ने दुई नम्बर प्रश्न त्यसपछि नम्बर तिन फोटो अपलोड गर्ने विधिहरू उल्लेख गर्नुहोस् नम्बर चार फेसबुक र कुलत बिच भिन्नता छुट्याउनुहोस् नम्बर पाँच फेसबुकको रोकथाम र यसबाट बच्ने उपायहरू के के हुन् उल्लेख गर्नुहोस् यस्ता प्रश्नहरू पनि नआउलान् भन्न सकिन्न क्या जमाना त्यस्तै हुँदै गयो फेसबुकमै बन्दै गयो अब पुरै प्रिन्टिङको जमाना के अरे फेसबुककै जमाना अहिले त चाहिँ खाना खाना चाहिँ एकछिन ढिला गऱ्यो ओहो आज त खाना पनि ढिलो भयो भने फेसबुकमा लेखाएको छ खाना अलिकति धेरै भयो होइन आज अपच भइसक्यो धेरै खाइएछ पेट त दम्म पो भयो त भने नि फेसबुकमै छ आज मलाई निन्द्रा आएन भन्यो फेसबुकमै छ <laughs> अब चाहिँ नि आज मलाई के भन्छ चाँडै निन्दले सबै छ भन्ने फेसबुकमै छ भगवान् सबै कुरो फेसबुक भएन अनि त्यसपछि उसले भन्यो एक फेसबुकै कुरा फेरि राजनीतिक जाउँछ भने एउटा केटाले एक दिन फेसबुक खोले र फ्रेन्ड रिक्वेस्टमा हेरेँ त्यहाँ एकदमै राम्ररी केटी चाहिँ देख्यो र उसले तत्कालै चाहिँ फ्रेन्ड रिक्वेस्ट पठाएको थियो चार घन्टा नबित्दै उसको फेसबुकमा नोटिफिकेसन आयो दिलमा एक्सेप्ट दियो फ्रेन्ड रिक्वेस्ट भन्दा अनि उसले केटाले चाहिँ च्याट गर्न थाल्यो अनि उसले उसलेको हाई कान्छी भनेर लेख्यो म्यासेज यताबाट उताबाट दिलमाया लेख्छन् को म त चिन्दिनँ भनौँ भने अनि यताबाट केटाले लेख्यो तिमी मेरो गर्लफ्रेन्ड क्या त भन्यो अनि उताबाट फेरि दिलमायाले भनिन् के अरे भन्नु खोज्यो के हो भन्यो यताबाट केटाले भन्यो हामी बिहे गरौँ न भन्यो अनि फेरि उताबाट दिनु आयो भने चप्पल खोलेर तिमी र भन्यो अनि त्यहाँबाट यताबाट फेरि केटे लेख्यो ए चप्पल खोलेर झट्टा भन्ने बाँदरकै छोरी भइदिए क्या हो <laughs> के चतेर चाहिँ तैँले हाने चप्पलको झट्टा गर्नलाई मजाले कुकुरको बच्चा होला अरे होइन हल्का रमाइलो भनौँ न ल अब दिने पनि ल बाजे तिम्रा दिने गयो जाऊ जाऊ भने हामी यसरी अब राजले जाऊ जाऊ भने पनि के भन्ने हेर्नुहोस् अब भोलि फेरि छोरिन्छ हाँसी मजा केन्द्रमा हाम्रो भेट हुने नै छ जाँदा जाँदै तेलको भाउ बढेर हैजान रहेछ एउटा मान्छे पेट्रोल पम्पमा गए अनि पेट्रोल पम्पवालाले सोधे कतिको तेल हालिदिउँ दिक्क मान्ने उसले भने दस रुपियाँको बाइकमाथि छर्किएर आगो लगाउनु पऱ्यो चल्न सकिन्न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 एक्लै सम्झी बर्बराउँछु एक्लै सम्झी हाँक्छु म एक्लै सम्झी कराउँछु एक्लै सम्झी रुन्छु म मेरो हौ मात्र मेरो म माया हुँ तिम्रो मेरो हौ मात्र मेरो म छाया हुँ म तिम्रो छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो तिम्रो माया छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो तिम्रो माया पस्यो भन्ने तिमी फस्यौ मायाको हो यो घुमरी पस्यो भन्ने तिमी फस्यौ मायाको हो यो घुमरी पस्यो भन्ने तिमी पस्यो मायाको हो यो भुमरी आई लभ यु रिया आई लभ यु रिया आई लभ यु रिया साक्छ साक्छ भन्दा भन्दै साक्छ तिम्रो छुट्टै हो कि माया माया भन्दा भन्दै तिमी अर्कैको हुने हो सोध्न पनि सक्दिन तिमी कसैको हुने छैनौ तिमी मेरो भएनौ भने कसैको पनि हुने छैन छाती चिरी देखाउ कि टाउको फोडी देखाउ हातको नसा काटी काटी तिम्रे नाउ लेखाऊ नयाँ बन्नु शब्द मिठो मुटु दुख्छ पल पलमा तिमी एकछिन टाढा हुँदा आगो बोल्छ यो मनमा एक्लै सम्झी बर्बराउँछु एक्लै सम्झी हान्छु म एक्लै सम्झी गराउँछु एक्लै सम्झिरु म मेरो हौ मात्र मेरो म माया हुँ सु तिम्रो मेरो हौ मात्र मेरो म छाया हुँ मात्र तिम्रो छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो तिम्रो माया छाया छाया छाया छाया म हो तिम्रो तिम्रो छाया माया माया माया माया म हो तिम्रो तिम्रो माया फस्यो भन्ने तिमी फस्यो मायाको मरि पस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरि पस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरि पस्यो भन्ने तिमी फस्यो मायाको हो यो मरि आई लभ यु रिया आई लभ यु रिया आई लभ यु रिया यो आ